सूचना र सन्देश संस्कृतिको सम्भार सूर्योदय एफएम चौरानब्बे मेगा सूर्योदय एफएम चौरानब्बे मेगा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्स आज भोलि भन्दा भन्दै गयो दसैँ यसपालि आज भोलि भन्दा भन्दै गयो दसैँ यसपालि हाँसो खुसी अनि आँसु भयो दसैँ यसपालि आज भोलि भन्दा भन्दै गयो दसैँ यसपालि सदा जस्तै मान्यजनको आशिष लिँदाखेरि आज भोलि भन्दा भन्दै गयो दसैँ यसपालि हाँसो खुसी अनि आँसु भयो दसैँ यसपालि सदा जस्तै मान्यजनको आशिष लिँदाखेरि अविस्मरणीय क्षण बनी रह्यो दसैँ यसपालि आज भोलि भन्दा भन्दै गयो दसैँ यसपालि हाँसो खुसी अनि आँसु भयो दसैँ यसपालि नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्रा सुनेर बस्नुभएका तमाम साहित्यिक स्रष्टा अनि सर्जकहरूमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको रात्रिकालीन साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा पनि एकैसाथ उपस्थित भइसकेका छौँ आजको बसाइमा प्रविधि कक्षबाट सघाइराख्नु भएको छ सहकर्मी साथी विष्णु मल्ल ठकुरी भने आवाजमा म बसन्त श्रेष्ठ जोडिसकेका छौँ एउटा मुक्तक हामीले आजदेखि विजया दशमीलाई पूर्ण रूपमा विदाई गरिसकेका छौँ एक वर्षको लागि विदा गरिसकेका छौँ यसर्थ आजको बसाइमा हामीले तपाईँका साहित्यिक रचनाहरू सँगसँगै तपाईँसँग अन्तिम दिन शुभकामना आदान प्रदान समेत गर्नेछौँ जसको लागि तपाईँ आउनुपर्नेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर आउनुपर्नेछ अनि तपाईँका साहित्यिक रचनाहरू सुनाउन सक्नुहुनेछ सँगसँगै म यो जानकारी पनि जोड्न चाहन्छु हामीले अघिल्लो हप्ता हाम्रो टेलिफोन सम्पर्कमा आउनुभएर उत्कृष्ट साहित्यिक रचना बन्न सफल साहित्यिक रचनालाई म अर्को हप्ता जोड्नेछु यो प्रतिबद्धता यहाँहरू समक्ष जोड्न चाहन्छु सँगै तपाईँलाई यो जानकारी जोड्न चाहन्छु चाहन्छु तपाईँले आफ्ना साहित्यिक रचना सँगसँगै तपाईँको आजको दिन कस्तो रह्यो तपाईँले आजको पूर्णिमा मेला जुन चाहिँ अर्घाखाँचीको अर्घाखाँची जिल्लाको अर्घा गाविसमा वृहत एउटा पूर्णिमा मेला भएको छ र त्यहाँनिर ऐतिहासिक ठाउँ रहेको छ अर्घा मेला जुन बाइसे चौबिसे राज्यमध्येको एक दरबार अर्घा दरबार रहेको छ र सोही ठाउँमा कतिपय साथीहरू जानुभएको छ होला जो जिल्ला भित्र हुनुहुन्छ जिल्ला नजिक हुनुहुन्छ र जिल्लाभन्दा बाहिर हुनुहुन्छ भने पनि उहाँको साथी पनि आउनुभएको छ हामीले यो आशा गरेका छौँ हामी पनि गएका थियौँ र हामीले पनि उक्त मन्दिरमा अवलोकन गऱ्यौँ यो कुरा म यहाँनिर जोड्न चाहन्छु र तपाईँ आजको बसाइमा आफ्ना साहित्यिक रचनाहरू सँगसँगै तपाईँको आजको दिनको बारेमा बताउनु पर्नेछ र तपाईँले विजया दशमीलाई आजदेखि तपाईँ हामीले विदा गर्दैछौँ र त्यसको अनुभव पनि तपाईँले साट्नुपर्नेछ र म यो एउटा जानकारी जोड्न चाहे आजको बसाइमा हामीले तपाईँका साहित्यिक रचनाहरूको प्रतिउत्तर दिने छैनौँ यो जानकारी जोड्न चाहन्छु विष्णुजीले प्रविधिबाट सघाइराख्नु भएको छ सुरुवातमा एउटा साङ्गीतिक आवाज सुन्नेछौँ त्यतिन्जेलसम्म तपाईँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिस डायल गर्दै गर्नुहोस् सुनिसकेका छौँ एउटा साङ्गीतिक आवाज हामीले कार्यक्रम साहित्यिक यात्रामा रहेर सोही प्रसङ्गसँग सम्बन्धित साङ्गीतिक आवाज उठान गर्नुभएको थियो प्रविधि कक्षबाट वैष्णुजीले यति नै बेला हाम्रो टेलिफोन सम्पर्कमा निकै टाढाबाट कहीँ मित्र आउनुभएको छ भन्दै हुनुहुन्छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कोही मित्र हाम्रो टेलिफोन सम्पर्कमा आउने तयारीमा हुनुहुन्छ प्रविधि कक्षबाट मिलाउँदै हुनुहुन्छ कहीँ मित्र आइसक्नु भएको छ पुनः हजुर नमस्कार हजुर नमस्कार हेलो नमस्कार कहाँदेखिको बोल्नुभयो म अडगुरीदेखि भास्कर गौतम तुवालो अडगुरीदेखि भास्कर गौतम तुवालो भास्कर गौतम तुवालो भन्नुभएको छ हजुर आराम हुनुहुन्छ भास्करजी हजुर हजुर आरामै के गर्दै हुनुहुन्छ भास्करजीले म अध्ययन गर्छु कतिमा पुर्याउनु भयो आफ्नो अध्ययनलाई अहिले एघारमा कक्षा एघारमा पुर्याउनु भएको छ हजुर अनि विजया दशमी तपाईँले कसरी व्यतीत गर्नुभयो एकदम रमाइलो भयो दाजु हजुरको हाम्रो पनि ठिकै भयो अनि टिका पक्कै पनि थियो तपाईँको हजुर थियो तपाईँलाई अन्यथा लाग्न सक्छ हामीले आजको बसाइमा आजदेखि विजया दशमीलाई यो वर्षको लागि पूर्ण रूपमा विदा गरिसकेका छौँ आज अर्घा जानुभयो कि नै तपाईँ मालिकामा नै सराय नाचहरू हुन्छ अवश्य पनि मालिकामा गएर तपाईँले कसरी व्यतीत गर्नुभयो तपाईँको दिनचर्यालाई आजको दिनमा सराय नाच नाच्नुभयो अनि हामीले कार्यक्रम साहित्यिक यात्रामा तपाईँको साहित्यिक रचनालाई पनि सुन्नेछौँ अनि के साहित्यिक रचना ल्याउनु भएको छ गजल छ गजल ल्याउनु भएको छ हजुर ढिला नगरी सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई मेरो गजल यस प्रकार छ एका बिहानै नाङ्गो शरीरमा गएर एका बिहानै नाङ्गो शरीरमा गएर यी पूजा गर्नु ढुङ्गा मन्दिरमा गएर धेरै दिन भयो उसकी आमा घर नआएको धेरै दिन भयो उसकी आमा घर नआएको आज पनि बोलाउँछ ऊ भिरमा गएर ए पूजा गर्नु ढुङ्गा मन्दिरमा गएर के पैसा कमाइन्थ्यो गाउँघर छाडेपछि के पैसा कमाइन्थ्यो घर छाडेपछि बाउको गालीले सहर पिरमा गएर के पूजा गर्नु ढुङ्गा मन्दिरमा गएर पशुपतिमा वर माग्नु गल्ती भएछ पशुपतिमा वर माग्नु गल्ती भएछ कालै कालो बागमतीको हिउँमा गएर के पूजा गर्नु ढुङ्गा मन्दिरमा गएर अन्तिम शेर अब त हरेस खाएँ भो यसरी भएन अब त हरेस खाएँ भो यसरी भएन बेमौसमी धान लाउँछु मङ्सिरमा गएर ए पूजा गर्नु ढुङ्गा मन्दिरमा गएर आज पनि बोलाउँछ ऊ भिरमा गएर बाउको गालीले सहर पिरमा गएर हजुर यति नै दाजु भास्करजी हजुर साँच्चै भगवान्को विश्वास गर्न छाड्नु भएको हो त्यति छाडै होइन दाजु गजलमा मात्रै हजुर हजुर अनि हाम्रो कार्यक्रम साहित्यिक यात्रामा पहिलो पटक सम्भवतः आफ्नो सहभागिता जनाउनु भएको छ अनि म यो पनि जोड्न चाहे हामीले कार्यक्रमलाई कसरी अगाडि बढाउँदा उचित हुन सक्छ ठिकै छ सुझाव सल्लाह अनि प्रतिक्रिया दिन कति पनि कन्जुसाई होला म यति शब्द बोल्न चाहे अहिलेलाई भने छुट्टिन्छौँ हवस् त नमस्कार यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो भास्कर गौतम हुनुहुन्थ्यो अडगुरी अर्घाखाँचीबाट भन्दै हुनुहुन्थ्यो आफूले पनि मालिका जुन चाहिँ पाली अडगुरी गाविसमा रहेको त्यहाँनिर सराय नाच नाचेको प्रसङ्गलाई जोड्नु भएको थियो तपाईँ पनि यसरी नै आउन सक्नुहुनेछ अनि आफ्नो अनुभवहरू यहाँनिर सुनाउन सक्नुहुनेछ सँगै आफ्नो साहित्यिक रचना पनि सुनाउन सक्नुहुनेछ यो अवसर हामीले प्रदान गरेका छौँ तपाईँले आफ्ना साहित्यिक रचनाहरू पठाउन सक्नुहुनेछ हाम्रो इमेल आइडी रहेको छ साहित्यिक यात्रा एट जिमेल डट कम एसएचएचआइटिवाइआइकेवाइएटिआरए एट जिमेल डट कम त्यसै गरी हाम्रो फेसबुक पेज रहेको छ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास साहित्यिक यात्रामा तपाईँ आफ्ना साहित्यिक रचनाहरू सुनाउन सक्नुहुनेछ सँगै तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा W W W dot Suryodaya FM dot com dot NP मार्फत विश्वभर सुनिराख्नु भएको छ यति नै बेला दोस्रो मित्र आइसक्नु भएको छ कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो अञ्जना थापा किन आज अडगुरीबाट लगातार श्रोताहरू आइराख्नु भएको छ अवश्य पनि हामीले अडगुरीको श्रोताहरूको लागि मात्र टेलिफोन उपलब्ध गराएका छैनौँ अन्य श्रोताहरूले यसरी नबुझिदिनु होला म यो आग्रह गर्न चाहन्छु अनि अञ्जनाजी तपाईँको यो सालको दसैँ कस्तो रह्यो राम्रै भयो अनि हजुरको हाम्रो पनि राम्रै नै भयो भन्नुपर्छ अनि कसरी व्यतीत गर्नुभयो आजको दिनचर्या एउटै हो जुन चाहिँ भास्कर गौतम अनि तपाईँको अनि तपाईँले कार्यक्रमलाई के कस्तो खालको सुझाव दिन चाहनुहुन्छ त्यस्तो भएमा अवश्य पनि दिनुहुन्छ अनि के साहित्यिक रचना ल्याउनु भएको छ गजल ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई जवानीको रङ्गसँगै माया लाउने रहर बढ्यो जवानीको रङ्गसँगै माया लाउने रहर बढ्यो माया बसाल्ने भन्दा भित्र गराउने सहर बढ्यो मलाई पनि थाहा थियो माया हुन्छ भन्ने मलाई पनि थाहा थियो मायामा यस्तो हुन्छ भन्ने सदाको लागि अन्त्य हुने मृत्युको जहर बढ्यो जवानीको रङ्गसँगै माया लाउने रहर बढ्यो यस्तै छ यो रित निर्धक्कसँग जिउन नपाउने यस्तै छ यो रित निर्धक्कसँग जिउन नपाउने माया गर्ने बाना पारी हत्या गर्ने डहर बढ्यो जवानीको रङ्गसँगै माया लाउने रहर बढ्यो माया नगरे पाखे भन्ने माया गरे घाता हुने माया नगरे पाखे भन्ने माया गरे घाता हुने घर परिवार सबै भुली माया गर्ने कहर बढ्यो जवानीको रङ्गसँगै माया लाउने रहर बढ्यो जवानीको रङ्गसँगै माया लाउने रहर बढ्यो माया बसल्ने भन्दा विसर्ग रहने सहर बढ्यो यति नै यति नै जोड्नु भएको छ हजुर अनि साँच्चै तपाईँलाई रहर बढेकै हो होइन गजलमा मात्रै हो गजलमा मात्रै हजुर साँच्चै तपाईँको गजलले यहाँनिर समाजमा कुराहरू काटिन्छ त्यो प्रसङ्गलाई जोड्नु भएको छ सँगसँगै पाखे भनिन्छ भने त्यो प्रसङ्गलाई पनि तपाईँले जोड्नु भएको छ साँच्चै भोग्नु भएको तपाईँले होइन है तर अधिकांश श्रोताहरू अथवा भनौँ साहित्यमा लाग्ने साथीहरूले आफूलाई कुनै न कुनै प्रसङ्गबाट आफूमा त्यो प्रसङ्ग जोडिएर लेखिन्छ भन्ने कुरा पनि सुनिन्छ कसरी हेर्नु भएको छ यसलाई चाहिँ त्यसरी होइन अनि आफ्नो गजल उत्थान गर्नुभएको छ अहिलेलाई छुट्टिन्छौँ आगामी बसाइमा पनि तपाईँ आउँदै गर्नुहोला नमस्ते यति नै बेला हुनुहुन्थ्यो अर्घाखाँचीको अडगुरीबाट हुनुहुन्थ्यो अञ्जना थापा हुनुहुन्थ्यो आफ्नो साहित्यिक रचना स्वरूप गजल प्रस्तुत गर्नुभएको छ सँगसँगै आफ्नो दसैँको अनुभव समेत यहाँनिर साटासाट गरेर विदा भइसक्नु भएको छ अञ्जना थापा हुनुहुन्थ्यो प्रविधि कक्षबाट सघाइ राख्नु भएको छ विष्णु मल्ल ठकुरी भन्ने आवाजमा छु म बसन्त श्रेष्ठ यति नै बेला कहीँ मित्र आइसक्नु भएको छ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो छुच्ची सीता घिमिरे आराम हुनुहुन्छ हामी पनि आरामै छौँ भन्नुपर्छ अनि आजको दिनलाई कसरी व्यतीत गर्नुभयो केही पनि गरेन हिजो मेला हेर्न गएको आज त घरमै बसेको हिजो कुन ठाउँमा जानुभयो मेला हेर्न हिजो आलामनगर आलामनगरमा अनि आलामनगरमा गएर आफ्नो मेला हेर्नुभयो समग्रमा यो यो सालको दसैँ चाहिँ तपाईँले कसरी मनाउनु भयो यो सालको दसैँ त दाइ खै कहिलेको पनि मनाएको छैनौँ टिका अझैसम्म लगाउन पाएको छैनौँ है टिका अझैसम्म लगाउन पाउनु भएको छैन कारण के हुन सक्छ त्यस्तो सायद आठ दस वर्ष है त्यही हो लामो भएपछि त्यस्तै हुँदो रहेछ अलिकति दस वर्षसम्म विजया दशमीको टिका लगाउन पाउनु भएन अनि आशिष थाप्न पाउनु भएन अर्को साल चाहिँ तपाईँले टिका पक्कै लाउन पाउनुहुनेछ हामी यो विश्वास गरौँ है त अनि अर्को पूर्णिमाको दिन तपाईँले यसरी नै यो साल चाहिँ टिका लगाइयो भनेर तपाईँले आफ्नो अनुभव सेयर गर्नुहोला र यो त्यो अवसर चाहिँ जुटोस् म यो शुभेच्छा यहाँनिर प्रकट गर्न चाहन्छु अनि तपाईँले आजको बसाइमा के साहित्यिक रचना ल्याउनु भएको छ गजल ल्याउनु भएको छ सुरुवात गर्न सक्नुहुन्छ आफ्नो गजललाई तारातिर छिमेकीले तिम्रा कुरा काट्न थाले नाना भाती देखाएर लाली जोबान तात्न थाले तारैतिर छिमेकीले तिम्रा कुरा काट्न थाले ढिलो हिँडे अल्छी बन्छन् छिटो हिँडे उत्ताउली ढिलो हिँडे अल्छी बन्छन् छिटो हिँडे उत्ताउली फकाउँदै तिमीलाई आफूसँग ढाँट्न थाले नाना फाँटी देखाएर लाली जोबान पाक्न थाले मधु रसमा तासिएर टाँसियो मौरी पनि कति मिठो रहेछ भने तिमीलाई नै चाट्न थाले आउँदै तिमीलाई आफूसँग ढाँट्न थाले जवानीको लालीदेखि मेरो मुटु खाइरहेछ जवानीको लालीदेखि मेरो मुटु खाइरहेछ जे जे पर्ला मैले पनि तिमीलाई नै हाँस्न थाले कति मिठो रहेछ भने तिमीलाई नै चाट्न थाले तोडिन्छ कि माया जाल कतै आफ्नो नबनाउँदै तोडिन्छ कि माया जाल कतै आफ्नो नबनाउँदै पिरतीको एउटा डोरो मनमुटुमा बाँट्न थाले नाना भाटी देखाएर लाली जुबान साट्न थाले पकाउँदै तिमीलाई आफूसँग ढाँट्न थाले कति मिठो रहेछ भने तिमीलाई नै चाट्न थाले पिरतीको एउटा डोरो मनमुटुमा बाँच्न थाले चारैतिर छिमेकीले तिम्रा कुरा काट्न थाले धन्यवाद है सीताजी साँच्ची तपाईँको छिमेकीले कुरा काटेकै हुनु है <laughs> साथीहरूले यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो र के गजलमा मात्रै हो है अनि आफ्नो साहित्यिक रचना यहाँनिर उत्थान गरेर आफ्नो कर्तव्य पुरा गरिसक्नु भएको छ अनि तपाईँले केही सुझाव दिन चाहनुहुन्छ भने यहाँनिर दिन सक्नुहुन्छ कार्यक्रमको लागि त एकदमै राम्रो छ है सधैँभरि यस्तै हुँदै जान्छ होला जस राम्रो छ सल्लाह सुझाव भएमा अवश्य दिन्छ अन्त पछि हवस् अहिलेलाई भने छुट्टिन्छौँ नमस्ते नमस्ते सुची सीता घिमिरे हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा आफ्नो साहित्यिक रचना स्वरूप गजल उठान गरेर विदा भइसक्नु भएको छ आजदेखि हामीले विजयादशमीहरूलाई विजयादशमी हिन्दू नेपालीहरूको महान पर्व विजयादशमीलाई पूर्ण रूपमा विदा गरिसकेका छौँ तपाईँ हाम्रो माझबाट यो वर्षको लागि विजयादशमी विदा भइसकेको छ र सोहीको अवसरमा हामीले तपाईँका अनुभवहरूलाई तपाईँले विजयादशमीलाई कसरी मनाउनु भयो यो अनुभवलाई हामीले यहाँनिर बुझिरहेका छौँ यति नै बेला कोही मित्र आइसक्नु भएको छ उहाँलाई ढिला नगरी स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो अडगुरीबाट निरु नेपाने हो अडगुरीबाट हजुर आज टेलिफोन सम्पर्कमा अडगुरीबाट आउनुभएको छ हाम्रो विष्णुजी अलिकति नजिकैको भएर त होइन सायद हुन सक्छ के नेपाने भन्नुभयो तपाईँको शुभ नाम के नेपाने भन्नुभयो निरु निरु नेपाने हजुर आराम हुनुहुन्छ निरुजी हामी पनि आरामै छौँ निकै आरामै छौँ भन्नुपर्छ अनि अडगुरीमा तपाईँले पनि मन्दिरमा गएर विजया दशमीमा सराय खेल्नुभयो सराय न नखेले हेर्नुभयो है त हजुर अनि तपाईँको समग्रमा यो सालको विजया दशमी कस्तो रह्यो एकदमै रमाइलो भयो भन्नुपर्छ एकदमै रमाइलो भयो हजुर अनि तपाईँले विजया दशमीमा पक्कै पनि आशिष लिनुभयो टिका जमरा ग्रहण गर्नुभयो हजुर जस्तो तपाईँले जुन आम साथीहरू जुन चाहिँ हिन्दू धर्मावलम्बीहरू भगवान्को मन्दिरहरूमा जाने अनि देवताहरूसँग केही माग्ने सँगसँगै टिका र जमरा थापेपछि जुन मान्यजन हुनुहुन्छ उहाँहरूले दिएको आशिष लाग्छ भन्ने त्यो खालको मान्यता पनि छ तपाईँले कसरी हेर्नु भएको छ फेरि मैले आफूले लागु गर्नेमा लाग्छ जस्तो लाग्छ विश्वास गर्नुहुन्छ अनि नेहरूजी आफ्नो साहित्यिक रचना के ल्याउनु भएको छ गजल ल्याउनु भएको छ सुरुवात गर्न सक्नुहुन्छ आफ्नो गजललाई बतास झै उडेर छायो परदेशी मायाको कोसेली ल्यायो परदेशी बतास झै उडेर छायो परदेशी आमालाई साडी बुवालाई आसकोट उपहार भनेर बोकायो परदेशी मायाको कोसेली ल्यायो परदेशी दसैँको बेला भगवान् साँची राखेर रा। दसैँको बेला भगवान साक्षी राखेर फर्कि नजाने कसम खायो परदेशी मायाको कोसेली ल्यायो परदेशी दुखेका मन अनि मरेका सपनाहरू दुखेका मन अनि मरेका सपनाहरू जोडेर फेरि अटुट बनायो परदेशी बतास झै उडेर छायो परदेशी मायाको कोसेली ल्यायो परदेशी साउको ऋण अनि लुगेका आशाहरू साउको ऋण अनि लुकेका आशाहरू तिर्यो सबै ऋण चुकायो परदेशी बतास चाहिँ उडेर छायो परदेशी मायाको कोसेली ल्यायो परदेशी हजुर यति नै निरुजी हजुर तपाईँको दाजु अनि बुबा विदेशतिर हुनुहुन्छ नै हुनुहुन्न कोही पनि हुनुहुन्न हजुर अनि जुन चाहिँ समाजमा नजिक अल्तिर पल्तिरको दाजुहरू सँगसँगै अङ्कल आन्टीहरू आउनुहुन्छ त्यो देखेर पनि आफ्नो साहित्यिक रचनाहरू राच्नुहुन्छ हजुर अनि तपाईँले आफ्नो साहित्यिक रचना स्वरूप एउटा प्रदेशी नेपालीको जुन जीवनसँग सम्बन्धित साहित्यिक रचना स्वरूप गजल उठान गर्नुभएको छ सोही भावमा उनीहरू आफ्ना साहित्यिक रचनाहरूलाई आफ्ना ती शब्दहरूलाई उन्नुभएको छ अनि कार्यक्रमलाई केही सुझाव छ भने दिन सक्नुहुन्छ अवश्य अवश्य दिनुहुन्छ हामी यही आशा गर्दै यहाँलाई बिदा गर्छौँ नमस्ते नमस्ते तपाईँलाई बेग्लै अनुभव हुनसक्छ हामीले तपाईँका साहित्यिक रचनाहरू केवल सुनिराखेका छौँ अलिकति हामीले प्रत्युत्तर दिने प्रयास केवल गर्थ्यौँ तर त्यो पनि गरिराखेका छैनौँ आजको बसाइमा किनकि हामीले विजया दशमीलाई आजको दिनबाट विदाई गर्दैछौँ र सोही प्रसङ्गमा हामीले तपाईँका यो वर्षको विजया दशमीको अनुभवलाई साटासाट गरिराखेका छौँ यतिन्जेलसम्म चारजना मित्रहरू आइसक्नु भएको छ पुनः अर्को मित्र आउने तयारीमा हुनुहुन्छ हामीसँग तपाईँका थुप्रै साहित्यिक रचनाहरू छन् तर तपाईँका ती साहित्यिक रचनाहरूलाई म आजको कार्यक्रममा उठान गर्दिनँ अर्को हप्ता उठान गर्नेछु यो विश्वास दिलाउन चाहन्छु यो बाचा गर्न चाहन्छु यहाँहरूमाझ पुनः अर्को मित्र आइसक्नु भएको छ नभन्दै उहाँसँगको टेलिफोन सम्बन्ध विच्छेद भएको छ पुनः अर्को मित्र पनि आउने तयारीमा हुनुहुन्छ यही सङ्केत गर्दै हुनुहुन्छ विष्णुजी हजुर नमस्कार नमस्ते कहाँदेखिको बोल्नुभयो गुल्मीको सिमलटारीदेखि के भन्नुभयो तपाईँको टेलिफोनमा अलिकति अस्पष्टता छाइरहेको छ मित्र के भन्नुभयो तपाईँको शुभनाम विष्णु पौडेल के गर्दै हुनुहुन्छ विष्णुजी विष्णु पौडेल भन्नुभएको छ अलिकति तपाईँको आवाज हामीले यहाँनिर सुन्न सकिराखेका छैनौँ विष्णुजी बिदा भइसक्नु भएको छ हाम्रो टेलिफोन सम्बन्धबाट उहाँ छुटिसक्नु भएको छ नभन्दै अर्को मित्र आइसक्नु भएको छ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो म गुल्मीको सिमिचोरदेखि केशव अनुरागी अर्याल केशव अनुरागी अर्याल हजुर के गर्दै हुनुहुन्छ केशवजी यतिको बजे अनि हजुरलाई सुन्दै गुल्मीबाट भन्नुभयो हजुर गुल्मीको सिमिचौरदेखि गुल्मीको सिमिचौरबाट हजुर अनि तपाईँको यो वर्षको वैजया दशमी कस्तो रह्यो त्यति राम्रो पनि भएन खासै रमाइलो पनि भएन ठिकै ठिकै भयो यसपालि टिका थियो कि थिएन तपाईँको थियो थियो अनि आशिष लिनुभयो विशेष गरेर तपाईँको आजको दिन चाहिँ कसरी बित्यो आजको दिन चाहिँ अब सिघरासी काम गर्ने यसरी नै बित्यो भन्नुपर्छ कुनै मन्दिर देवी देवालयमा जानुभयो कि नै आज चाहिँ सराय खेल्नुभयो कि खेल्नु भएन आज चाहिँ यता चाहिँ भएन खासै भएन है हजुर अनि आफ्नो यस वर्षको विजया दशमी सम्बन्धी अनुभव यहाँनिर साटासाट गरिसक्नु भएको छ अनि कार्यक्रममा के ल्याउनु भएको छ आज मैले केही पनि ल्याएको छैन है केही पनि ल्याउनु भएको छैन अनि तपाईँको यस वर्षको विजया दशमी ठिकै ठिकै भयो भन्नुभएको छ सँगै तपाईँ कार्यक्रमलाई के सुझाव दिन चाहनुहुन्छ अनि यसमा अलि भावना मुक्तकहरू होइन राख्न पाएमा अलिकति खुसी लाग्थ्यो अवश्य पनि यो कार्यक्रमलाई चाहिँ निरन्तरता दिनु पर्यो भन्ने चाहिँ अलिकति हाम्रो यो सूर्योदयलाई कुनै मिडियाले डिस्टर्ब गरिरहेको छ राम्रोसँग सुन्न पनि पाइँदैन अलिकति क्लियर सुन्न पाएमा एकदम खुसी हुने आभारी थियौँ भन्ने हामीले तपाईँको त्यो प्रतिक्रियालाई अथवा भनौँ तपाईँको त्यो जुन चाहिँ असन्तुष्टि छ हाम्रो रेडियोप्रति त्यो मायाको कारण हामीले त्यसलाई पनि मेटाउने प्रयास गर्नेछौँ तपाईँ यस कुरामा चाहिँ विश्वस्त रहनुहोला म यो आग्रह गर्न चाहन्छु अहिलेलाई भने छुट्टिन्छौँ हस् नमस्कार नमस्कार केशव अनुरागी हरियाल भन्दै हुनुहुन्थ्यो गुल्मीको सिमीचौरबाट आउनुभएको थियो आफ्नो विजया दशमी सम्बन्धी कार्य अनुभव अथवा भनौँ यस वर्षको विजया दशमी कस्तो रह्यो सोही बारेमा बताउनु भएको थियो यति बेला प्रविधि कक्षबाट सघाइराख्नु भएको छ सहकर्मी साथी विष्णु मल्ल ठकुरी सँगै हाम्रो सञ्जय बन्जाडी पनि हुनुहुन्छ यति नै बेला कोही मित्र हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ हजुर नमस्कार हेलो नमस्ते नमस्कार कहाँदेखिको बोल्नुभयो सल्यानको जिमबाट सिकाज विश्वकर्मा दाई सल्यानको जिमबाट सिकाज विश्वकर्मा केशवराज विश्वकर्मा टेकराज विश्वकर्मा टेकराज विश्वकर्मा हजुर दाई आराम हुनुहुन्छ अनि सल्यानमा हाम्रो सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ज कसरी सुनिराख्नु भएको छ राम्रो सुनिन्छ केही सुझाव सल्लाह अनि प्रतिक्रिया भए दिन सक्नुहुन्छ एकदमै राम्रो छ भन्नुभएको छ हाम्रो कार्यक्रमप्रति तपाईँको माया छ हामीले विश्वास राखेका छौँ अनि तपाईँको यस वर्षको दशमी कस्तो रह्यो राम्रै भयो अनि आजको दिन चाहिँ कसरी व्यतीत गर्नुभयो घरायसी काम गरेर सँगै गृह कार्य गरेर विद्यार्थी हुनुहुन्छ कतिमा अध्ययन गर्दै हुनुहुन्छ कक्षा आठमा अध्ययन गर्दै हुनुहुन्छ अब जिल्ला स्तरीय परीक्षामा सामेल हुने विद्यार्थी पनि हो राम्रोसँग अध्ययन गर्नुहोला म यो आग्रह गर्न चाहन्छु अनि के साहित्यिक रचना ल्याउनु भएको छ टेकराजजी सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई यो धरतीमा मान्छेको बानी बिग्रिएछ यो धरतीमा मान्छेको बानी बिग्रिएछ यही कुरा जानी केही नजानी बिग्रिएछ सबैजनाले आफ्नो स्वार्थ पुरा गर्न खोज्दा सबैजनाले आफ्नो स्वार्थ पुरा गर्न खोज्दा मान्छेको नै अस्तित्व र कहानी बिग्रिएछ यो धरतीमा मान्छेको बानी बिग्रिएछ अरूलाई सानो अनि आफू ठुलो देख्दा अरूलाई सानो अनि आफू ठुलो देख्दा मान्छेलाई नै हेर्ने आँखाको नानी बिग्रिएछ यो धरतीमा मान्छेको बानी बिग्रिएछ सीमा काटी मान्छेहरू उम्किन्छन् भने सीमा काटी मान्छेहरू उम्किन्छन् भने आफैले बनाएको निशानी बिग्रिएछ यो धरतीमा मान्छेको बानी बिग्रिएछ कोपीजित र कोपिडक भनेर नचिन्दा कोपीजित र डक भनेर नचिन्दा नराम्रो काममा सबको मनमानी बिग्रिएछ यो धरतीमा मान्छेको बानी बिग्रिएछ संसारका धेरै मान्छेले खराब काम गर्दा संसारका धेरै मान्छेले खराब काम गर्दा चारैतिर यता अनि उतानी नै बिग्रिएछ यो धरतीमा मान्छेको बानी बिग्रिएका हो अचेल मान्छेको हो अचेल मान्छेको बानी बिग्रिएको छ हाइटेक राज्य हो अचेल मान्छेको बानी बिग्रिएको छ फेरिएको छ सबको जिन्दगानी बिग्रिएको छ हो अचेल मान्छेको बानी बिग्रिएको छ मै खाऊ मै लाऊ सुख सयला वा मौज मै गरौँ हो अचेल मान्छेको बानी बिग्रिएको छ फेरिएको छ सबको जिन्दगानी बिग्रिएको छ मै खाऊ मै लाऊ सुख सयल वा मोज मै गरू फरक छ सबको पारा कहानी बिग्रिएको छ हो अचेल मान्छेको बानी बिग्रिएको छ टेकराजी अहिलेलाई छुट्टिन्छ ग्यारा <laughs> यहाँले अचम्म मान्न सक्नुहुन्छ मैले कार्यक्रमको सुरुवामा सुरुवातमै यहाँहरू समक्ष जोडेको थिएँ प्रत्युत्तर दिने छैन तर मनले मानेन यहाँनिर तपाईँका तिनी साहित्यिक रचनाहरू सँगसँगै पौठे जोरी खेल्ने बानी लागेको भन्नुपर्छ यसर्थ तपाईँलाई सुरुमा जोडेर पनि यो कुरालाई अलिकति फरक पारिदिएको छु यसको लागि चाहिँ म क्षमा याचना गर्न चाहन्छु हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा टेक टेकराज बैका हुनुहुन्थ्यो आफ्नो जुन चाहिँ मानिसहरूमा विकृत भावना छ मानिसहरू जुन खालको आक्रोश क्रोधका साथ अगाडि बढिराखेका हुन्छन् सोही भावनालाई आफ्नो गजलमा उत्थान गर्नुभएको थियो र सोही भावना उठान गर्नुभएको थियो सल्यानबाट हुनुहुन्थ्यो निकै नै टाढाबाट हुनुहुन्थ्यो यति नै बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही मित्र आइसक्नु भएको छ हजुर नमस्कार नमस्कार दाजु कहाँदेखि को बोल्नुभयो रमेश केसी हजुर आराम हुनुहुन्छ रमेशजी हजुर ठिकै छ दाजु ठिकै छ भन्नुभएको छ अनि तपाईँको यस वर्षको विजया दशमी कस्तो रह्यो ठिकै ठिकै थियो दाजु म त अन्त बिमारी थिएँ एक्सिडेन्ट भएको थियो अनि त्यति हेर्न त पाइएन जम्मै साथीहरूले भन्दैछ एकदम राम्रो थियो तपाईँको नजिकै रेडियो बजिराखेको छ त्यसलाई सानो गराइदिनु होला है त हजुर हुन्छ अनि तपाईँ जुन चाहिँ दुर्घटनामा परि भन्नुभएको छ हामी तपाईँको शीघ्र स्वास्थ्य लाभको कामना पनि यहाँनिरबाट गर्न चाहन्छौँ अनि जुन चाहिँ आजको दिनमा तपाईँ स्वास्थ्यको अवस्थाका कारण कहीँ पनि जान सक्नु भएन पक्कै पनि यो बुझ्नुपर्ने हुन्छ हामीले हजुर अनि के साहित्यिक रचना ल्याउनु भएको छ हामीले तपाईँलाई यो अवसर दिएका छौँ यो निकै नै गतिलो अवसर पनि हुनसक्छ जो साहित्यिक रचनाहरू रच्नुहुन्छ र नरच्ने साथीहरूको लागि पनि आजको यो समय फलदायी हुनेछ हामीले यसरी लियौँ विष्णुजी पनि त्यही भन्दै हुनुहुन्छ सँगसँगै बन्जाडे सञ्जय बन्जाडे दाजु हुनुहुन्छ उहाँले पनि त्यसरी नै उल्लेख गर्नुभएको छ अनि आफ्नो साहित्य क्षेत्रमा पनि आफूलाई तल्लीन गराउने बानीको विकास गर्नुहोला रेशमजी अहिलेलाई भने छुट्टिन्छौँ हस्त त नमस्कार रमेश बिका हुनुहुन्थ्यो अर्घाखाँचीको ढाका बाङबाट हुनुहुन्थ्यो आफ्नो साहित्यिक रचना नभएर आफ्नो विजया दशमीसँग सम्बन्धी केही अनुभव यहाँनिर सुनाउनु भएको छ तपाईँलाई सुनाउनु भएको छ मलाई सुनाउनु भएको छ अनि हामी सबैलाई सुनाउनु भएको छ कार्यक्रम साहित्यिक यात्रा सुनेर बस्नुहुने तमाम श्रोताहरूलाई सुनाउनु भएको छ हामी यो आशा गरिराखेका छौँ यति नै बेला कोही मित्र आइसक्नु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्ते कहाँदेखिको बोल्नुभयो हजुर म विष्णु हो गुल्मीको सिमालटारीदेखि विष्णु के भन्नुभयो पौडेल विष्णु पौडेल आराम हुनुहुन्छ हजुर एकदमै हजुरहरू हामी पनि आरामै छौँ अनि के गर्दै हुनुहुन्छ अरे विष्णुजी यत्तिकै बस्ने यत्तिकै बस्दै हुनुहुन्छ बस्नुको अलावा के गर्नुहुन्छ घरैसी काम गर्ने त्यही नै हो घरैसी काम गर्नुहुन्छ अनि तपाईँको यस वर्षको विजयादशमी कस्तो रह्यो ठिकै ठिकै भन्नुपर्छ ठिकै ठिकै भन्नुपर्छ कि राम्रै भन्नुपर्छ विष्णुजी ठिकै भन्नुपर्छ खासै रमाइलो पनि भएन नरमाइलो पनि भएन यसपालि टिका थियो तपाईँको हजुर थियो थियो अनि तपाईँले आजको दिन चाहिँ कसरी व्यतीत गर्नुभयो हजुर आजको दिन कसरी बिताउनु भयो भन्न खोजेको ए आज त यतिकै घर काम गर्ने बस्ने त्यही नै हो घर काम गर्ने बस्ने अनि त्यसको अलावा चाहिँ के गर्नुभयो त्यति नै भन्नुपर्छ है हजुर अनि आफ्नो के साहित्यिक रचना ल्याउनु भएको छ गजल गजल ल्याउनु भएको छ हजुर सुरुवात गर्न सक्नुहुन्छ आफ्नो गजललाई हजुर हुन्छ तिम्रै हातले मलाई मार्ने तिम्रै हातले मलाई मार्ने खबर भाछारे अर्कैसँग बिहे गर्ने रहर भाछारे अर्कैसँग बिहे गर्ने रहर बाछरे सोधेपछि भनिदिनु सोधेपछि भनिदिनु पिरै पिरले रहिराखेको छु पछि भनिदिनु पिरै पिरले रहिराखेको छ हरपलको प्यारो साथी जहर भाषा रे हरपलको प्यारो साथी जहर भाषा रे देवी त साँची राखी देवी त साँची राखी गाँसेको माया जलमा सँगै बाँच्ने सँगै मर्ने ठहर भाषा रे सँगै बाँच्ने सँगै मर्ने ठहर हर अरे जो कोहीलाई धोका दिने जो कोहीलाई धोका दिने अपराधी तिम्रो बानी मसँग नि आँखा लोभी नजर भाछ रे मसँग नि आँखा लोभी नजर भाछ रे घायल मेरो जिन्दगीलाई घायल मेरो जिन्दगीलाई आनन्दले बिताउने छु नभनिदिनु सुकेको एक नहर भाछ रे नभन बिनु सुकेको एक नहर भाछ रे डर लाग्छ कहीँ कतै डर लाग्छ कहीँ कतै एक्लो भए नि पिर तिमा हार्ने जित्ने नगर भाछ रे पिर तिमा हार्ने जित्ने नगर भाछ रे नभन सुकेको एक जहर भाछ रे मसँग नि आँखा लोभी नजर भाछ रे सँगै बाँच्ने सँगै मर्ने छ हर भाषा रे हर पलको प्यारो साथी जा हर भाषा रे अर्कैसँग बिहे गर्ने र हर भाषा रे हजुर यति नै विष्णुजी हजुर कसैले तपाईँलाई छाडेर अर्कैलाई बिहे गर्ने रहर अनि ठहर भएको त होइन होइन त्यस्तो त त्यस्तो होइन आफ्नो साहित्यिक रचना स्वरूप गजल उठान गर्नुभएको छ कसैले कसैलाई धोका दिन खोजेको एउटा छोरी अर्कैसँग माया प्रेम गाँस्न खोजेको प्रसङ्गलाई आफ्नो गजलमा उछान गर्नुभएको छ है त अनि आफ्नो साहित्य क्षेत्रलाई तदारूपता दिँदै जानुहोला अहिलेलाई भने छुट्टिन्छौँ नमस्ते नमस्ते कार्यक्रम साहित्यिक यात्राको हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ जम्मा जम्मै दसजना श्रोताहरू आजको बसाइमा आइसक्नु भएको छ अनि आजको बसाइमा अन्तिम सहभागी हुनुहुन्छ भन्दै हुनुहुन्छ प्रविधि कक्षबाट हजुर नमस्कार विक्रमजी आराम हुनुहुन्छ हामी पनि आरामै छौँ भनौँ के गर्दै हुनुहुन्छ विक्रमजी यति बेला समग्रमा तपाईँको विजया दशमी कस्तो रह्यो त्यस्तै हो ठिकै भयो भाग्यमानी भनौँ है त हामीले एकजना मात्र सहभागीलाई लिन्छौँ भन्दै थियौँ ठ्याक्कै तपाईँको फोन लागेको छ <laughs> अनि तपाईँको आजको दिन चाहिँ कसरी व्यतीत गर्नुभयो आजको दिन चाहिँ गइयो है अनि अर्घा भगवती मन्दिरमा जुन चाहिँ ऐतिहासिक महत्त्वको स्थानमा पुग्नु भएको छ र त्यहाँनिरबाट तपाईँले केही मनोकाङ्क्षाहरू समेत व्यक्त गर्नुभएको छ होला पक्कै त्यस्तो भनौँ भनौँ है त र जुन चाहिँ कार्य सिद्धि होस् यो समेत हामी यहाँनिर शुभकामना अर्पण गर्न चाहन्छौँ हामी कार्यक्रमको अन्त्यमा छौँ आफ्नो साहित्यिक रचना ढिला नगरी सुरु गर्न सक्नुहुन्छ मुक्तकबाटै यसको मेरो सवाल जवाफ भएको थियो मुक्तकबाटै उसको मेरो सवाल जवाफ भए थियो जवाफ दिनै पर्ने मलाई दबाफ भए थियो हिजो म त्यसै अक्क न बक्क भएको होइन मेरो साथी हिजो न म त्यसै अक्क न बक्क भएको होइन मेरो साथी किनकि उसबाट मलाई प्रेम प्रस्ताव भए थियो मुक्तकबाट उसको मेरो सवाल जवाफ भयो थियो अर्को छ प्यास बनाएर हो पानी बनाएर प्यास बनाएर हो पानी बनाएर सानो बाबु भन्छु तिमीलाई नानी बनाएर ए लाटी मलाई अर्पेर त हेर प्यास बनाएर हो पानी बनाएर सानो बाबु भन्छु तिमीलाई नानी बनाएर ए लाटी मलाई अर्पेर त हेर राख्नेछु सधैँ बेलुकी रानी बनाएर अन्तिम छ दुःख बटुलेर अनि तिर बटुलेर दुःख बटुलेर अनि तिर बटुलेर टिक्कर लाग्ने जन्जिर बटुलेर हो यार ऊ मदेखि टाढा भएपछि गोयार देखि टाढा भएपछि बाँचे कुचुवा चेलुसका तस्विर बटुलेर दिक्कत लाग्ने जन्जिर बटुलेर थ्याङ्क यू विक्रमजी हजुर तिनवटा छुट्टा छुट्टै मुक्तको ठान गर्नुभयो हजुर हजुर कुनैमा ए लाठी भन्दै सम्बोधन गर्नुभयो अनि कुनैमा आफ्ना छुट्टा छुट्टै पारेका बाबहरू त्यहाँनिर व्यक्त गर्नुभएको थियो एकदम एकदमै साँच्चै तपाईँलाई कसैले त्यस्तो गरे हो त्यस्तै त्यस्तै त्यस्तै हो भन्न खोज्नुमा <laughs> अवश्य पनि हामी साहित्य क्षेत्रमा लाग्नेहरू त्यो खालको साघुरो सोचका साथ चाहिँ पक्कै पनि नलाग्यौँ है त विक्रमजी अहिलेलाई भने छुट्टिन्छौँ नमस्ते विक्रम पाण्डे समानता हुनुहुन्थ्यो अर्घाखाँचीको डिभर्नाबाट अन्तिम श्रोता अथवा भनौँ सहभागी मित्र भन्नुपर्ने हुन्छ कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा हामी कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा रहेर तपाईँका साहित्यिक रचना सुन्यौँ जुन चाहिँ तपाईँ हामीहरू टेलिफोन सम्पर्क मार्फत आउनुभयो हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर आउनुभयो उहाँहरूको साहित्यिक रचनाहरूलाई मात्र सुन्यौँ हामीले अर्को हप्ता तपाईँले पठाउनुभएका साहित्यिक रचनाहरूलाई स्थान दिनेछौँ म यो प्रतिबद्धता जाहेर गर्दै प्रविधि कक्षबाट सहयोग गर्नुहुने सहकर्मी साथी विष्णु मल्ल ठकुरी र सञ्जय बन्जाडे दुवैलाई विशेष आभार प्रकट गर्न चाहन्छु र विजया दशमीले तपाईँ हाम्रो मनोकाङ्क्षा पुरा गर्न सकोस् तपाईँ हामीले आफन्तजनबाट मान्यजनबाट थापेको रातो टिका अनि पहेँलो जमराले शान्ति समृद्धि सँगसँगै समग्र नेपालमा स्थायित्व दिन सकोस् जसले नेपालीहरूको जुन चाहिँ चाहनाको विषय छ संविधान निर्माण पनि होस् म यो यो समेत अपेक्षा गर्न चाहन्छु यो आशा व्यक्त गर्न चाहन्छु र मैले सुरुमै उठान गरेको थिएँ अर्घा खाँचीको पर्यटकीय क्षेत्र जुन चाहिँ अर्घा दरबारमा हामी पुगेका थियौँ भनेको थिएँ र अर्घा भगवतीले तपाईँ हामी सबैको मनोकाङ्क्षा पुरा गर्न सकुन् यो आशिष यहाँनिरबाट माग्न चाहन्छु सँगसँगै समग्र नेपालीहरूमा त्यो खालको शान्ति समृद्धि अनि स्थायित्व कायम हुन सकोस् भन्दै प्रविधि कक्षबाट सहयोग गर्नुहुने सबैलाई विशेष आभार गर्दै कार्यक्रम साहित्यिक यात्रा सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिनुहुने कार्यक्रम साहित्यिक यात्रालाई प्रतिक्रिया दिनुहुने सबैमा विशेष आभार प्रकट गर्न चाहन्छु र कार्यक्रम साहित्यिक यात्रामा उत्कृष्ट साहित्यिक रचनालाई सौजन्य गर्न हुने इन्टेल कम्प्युटर र बन्जाडे मोबाइल सेन्टर दुवैलाई समेत म विशेष आभार प्रकट गर्दै कार्यक्रम साहित्यिक यात्राको आजको बसाइबाट म बसन्त श्रेष्ठ पनि विदा हुन चाहन्छु हवस् शुभरात्रि शुभ सपनी शुभ साता नमस्ते टाइम अपडेट It's 10 p.m.